आज हरिबोधनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी भक्ति भावपूर्व मनाइँदैछ हरिबोधनी एकादशीका दिन चितवनका रत्नगर पाँच चित्रसारी मजुई बहेरी माडी लगायतका विभिन्न स्थानमा एकादशीका दिन मेला लाग्ने गर्दछ प्रत्येक वर्ष रत्नगर पाँच चित्रसारीमा लाग्ने मेला भने यसपालि चुनावी चहल पहलका साथै नेकपा माओवादी नेतृत्वको तेत्तिस दलीय मोर्चाको बन्दले प्रभावित बनेको छ बन्दले गाडी नचल्दा प्रशस्त सामान ल्याउन नपाएको र सामानको मूल्य मूल्यमा वृद्धि भएको व्यापारीहरूले बताएका छन् बन्दले टाढा टाढाका मानिसहरू मेला हेर्न आउन नपाउँदा सोचेको जस्तो कारोबार नभएको सुन्तला व्यापारी आजाद खानको भनाइ छ तिन चार हजार गरेर स्कोर आएन त्यसपालि मात्रै हो होइन बन्दले गर्दा महँगै हो मान्छे त पहिले जस्तो आएको छैन हल्का फुल्का छ त्यही पनि अब गाडी बन्द भयो गाडी बन्द हुँदाले अब त्यही मान्छे चलफल भएन अब बाहिर बाहिरले आइरहेको छ मान्छे घरको मान्छे त्यति आउनै सकेन टाढा टाढाको आएन नजिक नजिक आयो गाउँघरिको कारोबार भएको छैन त्यति चाहिँ त्यही पनि हल्का फुल्का भइरहेछ ठाउँको हजार रुपियाँ के गर्ने त अब वर्ष दिनको हो अब उठेनी नउठेनी व्यापार गर्न आएको एकादशी मेलामा विशेष गरेर उखुको व्यापार राम्रो हुने गर्दछ यसपालि भने बन्दले गर्दा उखुको व्यापारमा पनि कमी आएको उखु व्यापारीले बताएका छन् एउटा उखुको पचासदेखि सत्तरी रुपियाँसम्ममा बेच्दै आउनु भएको वंशीका जनु चौधरी यसपालि भने दस बिस रुपियाँले उखुको मूल्यमा वृद्धि भएको बताउनु भयो उखु तरदर पचासदेखि माथि माथि सत्तरीसम्म बेचिराखेको अहिले ठिक ठिकै अहिले बिक्री भइराखेको छ अहिले भन्दा पोहोर अलिक बढी आएको थियो अहिले अलिक कम छ त्यही दस बिस रुपियाँ अहिलेको भन्दा अलिकति बढी महँगो भइरहेको छ बेचिराखेको छ बन्दले त धेरै नै प्रभाव पारिराखेको छ किनभने अहिले गाडी चल्न दिएको छैन मान्छे त्यति अब अलिक टाढो टाढाको मान्छे अब साधन नभएकन हिँडेर पैदल आउन सकिएको छैन मान्छे चाहिँ अलिक कमै छ बन्दले प्रभाव चाहिँ पारेको छ रत्नगर पाँच चित्रसारी मेलामा एक सय चालिसवटा स्टलहरू रहेका छन् पाँच सय रुपियाँ तिरेर राउन्ड बत्ती कपडा पसल इत्यादिको स्टलहरू राखेका छन् त्यस्तै बदाम सुन्तला इत्यादिको तीन सयदेखि छ सयसम्म तिरेर पसल राखेको मेला व्यवस्थापन समितिले जनाएको छ थोरै ठाउँको पनि धेरै पैसा लिएको व्यापारीहरूले गुनासो गरेका छन् पोहोर सालको तुलनामा यसपालि व्यापारमा घाटा भएको व्यापारीहरूले गुनासो गरेका छन् बदाम तीस रुपियाँ मानाको हो तर सामान बिक्री होस् भनेर पच्चिस रुपियाँ माना बेच्ने गरेको बदाम व्यापारीले बताएका छन् व्यापार पटक्कै नभ भएको बिस वर्षदेखि मेलामा पसल राख्दै आउनु भएकी मिना ठकुरीले बताउनु भयो म बिस वर्षबाट आइरहेछ तर यो पाली जस्तो मेला कहिले बिग्रेको छैन यो बन्द भएर बिल्कुल बिग्रिसकेको छ मान्छे मेलामा जात छैन अनि लाखौँ लाखौँको माल ल्याएछ हामीलाई यो पानी घाटा खाएर जाने भयो मालाको तिस बिग्रा अनि पच्चिस हो घाटा खाएर बेचेर बिस पच्चिस मिनट दिएर जसरी पटक हामी कटेर जाने भएर हो तिन होइन बसेर पुरा मान्छे आउँछ आउँछ भनेर एउटा दुईवटा पाँच फुट मान्छे कति मान्छे छैन बजारमा बन्द भएर मान्छे आएन बन्द गरिदियो माल ल्याउन पाएन मान्छे नि आएन ढोडोले अनि के व्यापार हुन्छ यो ठाउँको मैले सय रुपियाँदेखि आउँदै आउँदै अहिले सात सय रुपियाँ यो ठाउँको बनाइसकेको छ चार हातको सात सय रुपियाँ मैले तिन तिनको तिनवटा कोल लिएर एक्काइस सय रुपियाँ मसँग लिइसकेको छ मेरो एक्काइस सय रुपियाँ अहिले उठ्नेवाला छैन हामीले डर डर भएर माल कसरी पर्छ भनेर हामी यहाँ सबैले बसे मेलामा अहिलेसम्म एक लाख पचास हजारको कारोबार भएको मेला व्यवस्थापन समितिले जनाएको छ पोहोर सालको तुलनामा यसपालि सोचेको जस्तो व्यापार हुन नसके पनि दुई लाख पचास हजारको कारोबारको लक्ष्य मेला व्यवस्थापन समितिले लिएको छ चुनावी माहौल र बन्दले गर्दा व्यापारमा कम भएको मेला व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्र कुमार थपलियाले बताउनु भयो हाम्रो स्टल एक सय छ पाँच सय रुपियाँसम्ममा चाहिँ बेचा बेचिरहेको छौँ अनि हालसम्म चाहिँ हाम्रो चाहिँ एक लाख पचास हजार रुपियाँ चाहिँ जम्मा भयो कपडा पसल र राउन्ड राउन्ड नम्बर चाहिँ बिक्री भयो तिन सयदेखिबाट छ सय रुपियाँसम्म गरेको छौँ ठुलोलाई छ सय यसपालि ठ्याप्पै छ कम छ एकदम चुनावी माहौल पनि भयो अनि त्यसपछि गएर चाहिँ यो ड्यास माओवादीले चाहिँ जुन बन्दको आयोजना गरे अब ठाम ठाममा बमहरू राखिदिने अनि त्यसपछि गएर त्यो त्यो त्रास पनि अहिले जनमानसम्म परेको हुनाले चाहिँ अहिले हाम्रो चाहिँ व्यापार व्यापारमा चाहिँ अलि कमी आएको छ अहिले अहिले हाम्रो चाहिँ लक्ष्य चाहिँ मन्दिर समिति समितिले चाहिँ साढे दुई लाखको लक्ष्य राखेको थियो पोहोर दुई तिस उठेको थियो यसपालि साढे दुईको लक्ष्य राखेको थियो यसपालि हाम्रो जम्मा डेढ लाख जति आम्दानी छ अहिले एकादशी मेलाका लागि लाखौँ रुपियाँ खर्चेर ल्याएको सामान बिक्री हुन्छ कि हुँदैन भनी व्यापारीहरू चिन्तित भएका छन् नेकपा माओवादी नेतृत्वको तेत्तिस दलीय मोर्चाले गरेको बन्दले एकातिर जनजीवनलाई असर पारेको छ भने अर्कोतिर फलफुल लगायत तरकारी जन्य पदार्थहरूमा दिन प्रतिदिनको मूल्य वृद्धिले सर्वसाधारणहरू मर्खामा परेका छन् यसरी प्रत्येक वर्ष चित्रसारीमा लाग्ने मेलाले पर्यटन क्षेत्रमा विकास त हुन्छ नै मेलामा भएको कारोबारले समेत आर्थिक अवस्थामा टेवा पुग्ने हुँदा यी यस्ता मेलाको महत्व सबैले बुझ्न जरुरी छ